स्नेहले पठाउनुभएका मिठा मिठा मुक्त खरबहरूको साथमा म उपस्थित भएको छु म पालो मुक्त जोड्दै जानेछु कार्यक्रम सुन्दै रहनुहोला रेडियो भिजन सँगै रहनुहोला नौ लाख ताराहरू गनेर गन्न सकिन्न नौ लाख ताराहरू गनेर गन्न सकिन्न हिमालको हिउँ खनेर खन्न सकिन्न मस्तै छ तिमी प्रतिको मेरो यो माया दुई चार शब्दमा भनेर भन्न सकिन्न यो मुक्तक मुक्तकार शंकर ग्यावालीजीको पोखरा पन्ध्र उहाँको घर हो मुक्तकार शंकर ग्यावालीजीका मुक्त खरफहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला शुरू गरे मलाई लाग्छ मुक्तकार शंकर ग्यावालीजीको मुक्तक कार्यक्रममा पहिलो पटक मैले लिने मौका पाए अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ आचार्य योगराजजीको उर्लाबारी उहाँको घर हो न त भुइँमा झर्नै सकियो न त शिरमा फुल्न सकियो न त भुइँमा झर्नै सकियो न त शिरमा फुल्न सकियो न लुकेर हिँड्न सकियो न समाजमा खुल्न सकियो छुट्ने बेला माया गर्दै बिर्सिदिनु भन्थिन् मलाई हजार कोसिस गर्दा पनि न त उनलाई भुल्न सकियो यो मिठो मार्मिक मुक्त खजुर मुक्तकार आचार्य योगराजजीको अर्को मुक्तक छ श्रोता यो समयमा मसँग सुजता सुवेदीजीको सुजता सुवेदी सुजुजी बरा क्षेत्र नौ सुनसरी उहाँको घर हो दुई पच्छन हाँसेर बोल्दैमा प्यार हुँदैन दुई वचन हाँसेर बोल्दैमा प्यार हुँदैन हुन्छ होला एकपटक बारम्बार हुँदैन तिमी मेरो जिन्दगीको त्यो सपना हौ जो देखेकी त छु तर कहिल्यै साकार हुँदैन ओहो यो मुक्तक मुक्तकार सुजता सुवेदीजीको अर्को मुक्तक छ श्रोता मसँग आरके भण्डारीजीको केदार सिंह पाँच बसाङ उहाँको घर हो माया हाम्रो पवित्र छ म कसरी माया हाम्रो पवित्र छ म भुलौँ कसरी मनमुटुमा चित्र छ म भुलौँ कसरी जोसँग तिमी साइनो गाँच्दैछौ प्रिय ऊ त मेरो खास मित्र छ म भुलौँ कसरी यसरी दोधार दोधारमा मुक्तकार हुनुहुन्छ आरके भण्डारीजी अर्को मुक्तक श्रोता मसँग दिनेश तामाङ दिलुजीको हामी सँगसँगै कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्छौ यो समयमा मसँग गीत छ आनन्द कार्कीजीले गाउनु भएको वियोग एल्बमबाट ललिता कुंवरजीले लेख्नु भएको मुक्तक दिनेश तामाङ दिलुजीको हामी सुन्नेछौ सँगसँगै निकै नै मिठो गीत तपाईँहरूलाई श्रोता चौतारीमा एक्लै भएको महसुस गर चौतारीमा एक्लै भएको महसुस गर पिपल बिना बर्को महसुस गर अनि कति महत्व हुने रहेछ प्रिया मेरो चोखो प्रेमको महसुस गर सधैँ बस्ने चौतारी तिम्रै ढले जस्तो लाग्यो कतै टाढा बादल देखे निकाठै साझै परे जस्तो लाग्यो सधैँ बस्ने चौतारीको परै ढले जस्तो लाग्यो बादल देखे निकटै साँझै परे जस्तो ला आँखाबाट सुझार्यो जिन्दगी जिन्दगीको बिहानीमा नि बरै धमिलो यो साँझ पा गर्न पाइएन हो आँसुसँगै बग्यो खुसी केही गर्न पाइएन सम्झाउन खोजे तर कहिले नि सकिएन की सबै सास छैन जस्तो खोजी हेरे आफैलाई निराजै जिन्दगी नै छैन जस्तो सधैँ बस्ने चौतारीको परै ढाले जस्तो लाग्यो दिनेश तामाङजीको मुक्तक मुक्तक सँगसँगै यो गीत कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेघा सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरू केही मुक्त खरबहरू आलो पालो लिइरहेको छु आँसु झर्छ छाती चिरा पर्छ उनी याद आएको बेला आँसु झर्छ छाती चिरा पर्छ उनी याद आएको बेला खुबै सम्झिनुहुन्थ्यो है मिठो चोखो बनाएको बेला निराश उदास थिए कोही यस्तो कारण सोध्दै थिए जवाफ मैले के दिन सक्थे र आमा गुमाएको बेला यो मार्मिक मुक्तक मुक्तकार अन्जु तिमल सिन्हा घिम्रेजीको ललितपुर उहाँको घर हो सम्भवत पहिलो पटक हुनुपर्छ मैले मुक्तक लिएको मुक्तकार अन्जु तिमल सिन्हा घिम्रेजीको अर्को मुक्तक म सँगसँगै तपाईँहरू समक्ष राख्छु यो समयमा मसँग मुक्तक छ प्रजित कुमारजीको बायाँ खोला सिक्रे स्याङ्जा उहाँको घर हो कालो पट्टी बाँधेर नसरमा पत्थर पुज्ने गर्छ कालो पट्टी बाँधेर नसरमा पत्थर पुज्ने गर्छ अन्धविश्वासको भरमा पत्थर पुज्ने गर्छ आफ्नै आमा वृद्ध आश्रम पठाउने छोराले भगवान छन् भनेर घरमा पत्थर पुज्ने गर्छ यो मुक्त प्रजित कुँवरजीको प्रजित अर्जी नियमित रूपमा हामीहरूलाई मिठो माया बाँड्दै गर्नुहुन्छ यसरी नै अर्को मुक्त छ मसँग सुनाखरी निर्मला आचार्यजीको प्रश्न खै के हो के बुझ्नै नसक्ने अचेल भइरहेछु प्रश्न खै के हो के पुस्ने नसक्ने अचेल भइरहेछु युद्धमा सधैँ हारिने मात्रै पर्ने खेल भइरहेछु परीक्षामा आउँछ भनेको प्रश्न कहिल्यै आउँदैन यसरी नै म लक्ष्यमा हरेक वर्ष फेल भइरहेछु ओहो सुनाखरी निर्मला आचार्यजी निरपा छ खोटाङबाट नियमित रूपमा हामीहरू समक्ष आउँदै गर्नुहुन्छ अर्को छ मसँग अनिल भण्डारी उदासीको अछाम उहाँको घर हो हाल भारतमा हुनुहुन्छ मुटु सम्सिनु अनि धडकन सम्सिनु गल्ती मेरै थियो मुटु सम्झिनु अनि धडकन सम्झिनु गल्ती मेरै थियो आफ्नो जस्तै उसको मन सम्झिनु गल्ती मेरै थियो म त उसको जिन्दगीको बटुवा मात्र रहेछु बल्ल बुझे मैले उसलाई सारा जीवन सम्झिनु गल्ती मेरै थियो यो मुक्तक अनिल भण्डारी उदासीको मुक्तकमालाको पछिल्लो अङ्कहरूमा हामीलाई यस्तै मिठो मायामा बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग यमकुमार श्रेष्ठजीको खोटाङ खार्मी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ हामी सँगसँगै गीत पनि सुन्नेछौ गीत रहेको छ प्रमोद खरेलजी र अस्मिता अधिकारीजीले गाउनु भएको प्रकाश सापकोटाजीले लेख्नु भएको पुस्तक प्रसादले संगीत भर्नु भएको पहिला मुक्तक सुनौ यमकुमार श्रेष्ठजीको सँगसँगै गीत हामी सुन्ने नै छौं कोही कोहीलाई मैले नि आफ्नै मान्छे ठानेको हुँ कोही कोहीलाई मैले नि आफ्नै मान्छे ठानेको हुँ हजारौं हजारको त्यो बाट नि छानेको हुँ बोलचाल हुँदै गयो अनि दुःख सुख साटासाट पनि त्यसैले त उसको हानी बानी राम्रै रहेछ जानेको हुँ आकाशैमा तारा छन् नौ लाख एउटा तारा तिमीलाई भोलौ राख नकल पारा पस्यो दिलबारीमा माया ओ माया ओ माया ओए दिलबारीमा गोर पस्यो दिलबारीमा माया ओ माया ओ माया शून्य दशमलव छ मेगा सुन्दै हुनुहुन्छ मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू मदन भण्डारी यसु तपाईँहरू समक्ष आजको कार्यक्रम मुक्तक मालामा नियमित रूपमा मुक्तक हुने मुक्तकारहरू कार्यक्रम मुक्तक मालाकै लागि भनेर पहिलो पटक मुक्तक पठाउनुहुने मुक्तकारहरूको मुक्तक म आलो पालो लिइरहेको छु कार्यक्रममा तपाईँले मुक्तकको आनन्द लिइरहनु भएको होला मलाई त्यस्तै लागेको छ कति मिलाउन खोज्छु खै मिल्दैन कति मिलाउन खोज्छु खै मिल्दैन उनको र मेरो छेउ टुप्पै मिल्दैन एउटै पार्टीमा हुँदा मजाको प्रेम थियो अचेल पार्टी परिवर्तन पछि कुरै मिल्दैन ओहो यो मुक्त प्रकाश पाठकजीको शिवराज दुई कपिल वस्तु उहाँको घर हो प्रकाश पाठकजीको मुक्तक सँगसँगै अर्को मुक्तक छ श्रोता मसँग पुष्प चैडा छेत्रीजीको धनगढ़ी बाह्र कैलाली उहाँको घर हो आन्दोलन गरेर टायर चलाएर पर्छ आन्दोलन गरेर टायर चलाएर बदल्नुपर्छ घुसखोरी भ्रष्टाचारीलाई ढलाएर बदल्नु पर्छ त्यसै त कहाँ बदलिन्छ र हाम्रो देश नेपाल खुकुरी तलवार र कलम चलाएर बदल्नु पर्छ उहाँ हुनुहुन्थ्यो मुक्तकार पुष्प चढा छेत्रीजी नियमित रूपमा मिठोमा हामीलाई कैलालीबाट बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग प्रकाश थोकीजीको असम भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनु भएको छ निरन्तर छ आँखाको नानी भिजाउने दिन निरन्तर छ आँखाको नानी भिजाउने दिन धेरै दुःखले हृदय छानी छानी भिजाउने दिन बिर्सिन खोजे ती पुराना घाउहरू नसकिएर गएन उनको यादले सिरानी भिजाउने दिन यसरी मार्मी ढङ्गले आउनुभयो मुक्तकार प्रकाश बुढाथोकीजी अर्को मुक्तक छ श्रोता मसँग भावना मन्जुजीको मोरङ उहाँको घर हो विगतको सम्सनाले बारम्बार सताउँदा विगतको सम्सनाले बारम्बार सताउँदा उही हुन्छ कहानीमा मन रुन्छ दुखाउँदा कमजोर भयो सदा शारीरिक गतिविधि उस्तै देख्ने सधैँभरि भाव पक्ष बुझाउँदा भावना मन्चुजी मोरङबाट नियमित रूपमा आउँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता यो समयमा धनराज भूमिजीको रारा उहाँको घर हो हामी सँगसँगै एउटा गीत पनि सुनौ यो समयमा मसँग गीत छ पुष्कर सुनवारजी र रचना रिमालजीले भएको अमिर मावोजी र पासाङ तामाङजीले लेख्नु भएको पुष्कर सुनवारजीले नै संगीत भर्नुभएको मुक्त सुनौ पहिला धनराज भूमिजीको सँगसँगै गीत म जोड्ने नै छु एउटै तन अनि एउटै मन हुनुपर्छ एउटै तन अनि एउटै मन हुनुपर्छ एक अर्कामा विश्वास त झन हुनुपर्छ ख्याल ख्यालैमा पाउन कहाँ सकिन्छ र माया आखिर दुई मुटुको एउटै धड्कन हुनुपर्छ आखामा राख्दा पनि कहिले बिझाइनु मुटुमा बस्दा पनि कहिले दुखाइनौ एकान्तमा रहिदिन्छु बरु तिमीलाई दुखाउँदिन कुनै जन्म काँडा बानी तिमीलाई बिझाउँदिन त्यसैले त मेरो खुसी तिमी सारा जीवन सारा जीवन तिमी मेरो हर खुशी तिमी मेरो धडकन तपाईँहरूले तपाईँको रेडियो तपाईँका बस रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तक माला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् ल दिन जति हर बाचा कसम देऊ मलाई जीवन जीवनभरि राख्छु तिमीलाई मायाले सजाई कसम देऊ मलाई जीवनभरि राख्छु तिमीलाई मायाले सजाई सारा जीवन तिमी मेरो हर खुशी तिमी मेरो धडकन रेडियो भिजन सुन्दै हुनुहुन्छ यो मिठो गीत कहाँ सुने भन्ने तपाईँलाई लाग्यो भने कार्यक्रम मुक्तक मालाको समय रहेको छ अहिले म कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू आलो पालो लिइरहेको छु मनमा मात्र विकार कोस्ने मेरै मान्छे होलान् मनमा मात्र विकार कोस्ने मेरै मान्छे होलान् घरिघरि यो दिलमा खोज्ने मेरै मान्छे होलान् छाडिदेऊहरूको हिम्मत कहाँ हुन्छ र यस्तो मेरो बारेमा खराब सोच्ने मेरै होलान यो मुक्तक मुक्तकार लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो मुक्तकार लक्ष्मी स्मृतिजीको पनि निकै मिठो माया छ कार्यक्रम मुक्तक मालाप्रति शुरूवाती अङ्कहरूदेखि नै हामीलाई यसरी नै माया बाँडिरहनुहुन्छ कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ मनोज मनसुन ठाकुरीजीको डोटी उहाँको घर हो हाल उहाँ धनगढीमा हुनुहुन्छ कायरताको कदम चाल्छ सोच्दै नसोच्नु कायरताको कदम चाल्छ सोच्दै नसोच्नु व्यर्थै अब यो ज्यान फाल्छ सोच्दै नसोच्नु बरु रुखबाट छुट्टिने पात ओलिएर जान्छ तिमीले छोड्दैमा मरिहाल्छ सोच्दै नसोच्नु यसरी मिठो ढङ्गले आउनुभयो मनोज मनसुन ठकुरीजी डोटी उहाँको घर हो हजुर हाल उहाँ धनगढीमा हुनुहुन्छ अर्को मुक्तक छ मसँग अविनाश पीएमजीको बबई गाउँपालिका छ दाङ उहाँको घर हो हाल उहाँ दुबईमा हुनुहुन्छ दुःख छ पीडा छ मनमा कसलाई सुनाउनु दुःख छ पीडा छ मनमा कसलाई सुनाउनु सोचेको भएन जीवनमा कसलाई सुनाउनु यसरी समस्याले पनि मेरै बाटो लगाउँछ हर्ती आउँछ आँगनमा कसलाई सुनाउनु ओहो हो उहाँ हुनुहुन्थ्यो मुक्तकार अविनाश पीएमजी दाङका मुक्तकार हाल उहाँ दुवैमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु विद्या शर्मा काला खेतीजीको उहाँले सम्पर्क ठेगाना आफ्नो लेख्न छुटाउनु भएछ यस्तै घात अझै पनि बारम्बार हुन सक्छ यस्तै घात अझै पनि बारम्बार हुन सक्छ मुटुमा बसेकाहरूबाटै प्रहार हुन सक्छ झुटकै खेती नरहेछ यो माया भन्नु पनि कोमल भित्र प्रहार लगातार हुन सक्छ पहिलो पटक हुनुपर्छ मलाई त्यस्तै लाग्छ विद्या शर्माका लागि तिजी आउनुभयो अर्को पटक भने सम्पर्क ठेगाना सँगै आउनुहुन्छ होला अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ कर्ण किरण बोहराजीको सुदूरपश्चिम टोटी उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ हामी उहाँको सँगै गीत पनि सुन्नेछौ यो समयमा गीत छ रामचन्द्र काफ्लेजीले गाउनु भएको परशुराम रामबाबु थपलियाजीले संगीत भएको खुबानन्द गौतमजीले लेख्नु भएको पहिला मुक्तक सुनौ कर्ण किरण बोहराजीको सँगसँगै गीत म राख्ने नै छु सजिलो रहेनछ वारपार बुझ्न सजिलो वार वारपार बुझ्न गाह्रो हुँदो रहेछ कुराको सार बुझ्न तिमी आउँथ्यौ मुस्कुराउँदै जान्थ्यौ सकिएन आँखाले व्यवहार बुझ्न तिम्रो आँखाको भावलाई बुझ्नै सकिन मैले तिम्रो बैसाको भेललाई फेग्नै सकिन मैले आफूलाई बुझ्नै सकिन मैले तिम्रो बैसाको भेललाई फेगिनै सकिन मैले तिम्रो आँखाको भावलाई बुझ्नै सकिन मैले किन बेहोस तिमी डुब्ला बैसा नाउ किन पोल्छ तिमीलाई समालायो वनको घाउ किन बेहोस तिमी डुब्ला बैसा नाउ यसको सीमा कुर्नै सकिन मैले तिम्रो त्यो लाजको सीमा कुर्नै सकिन मैले तिम्रो आँखाको भावलाई बुझ्नै सकिन घाउमा चुरा छ गलामा पोते भन्छ खाली पुरा नछ सिउँदोमा सिन्दु हात्री हात्रीमा चुरा छ गलामा पोते यो भन्छ खाली पुरा पनि सिउँदो देख्नै सकिन मैले तिम्रो त्यो खाली सिउँदो देख्नै सकिन मैले तिम्रो आँखाको भावलाई बुझ्नै सकिन मैले तिम्रो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक माला अहिले तपाईँको रेडियो सेटमा गुन्जिरहेको छ कार्यक्रम मुक्तक मालामा श्रोता आजलाई भने मुक्तक लिने यो सिलसिला यति मात्रै तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खरबहरू मसँग सुरक्षित छन् म आगामी अङ्कहरूमा आलो पालो छोड्दै जानेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा तपाईँले मुक्त खरबहरू प्रतिक्रियाहरू मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खरबहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन भण्डारी जाँदा जाँदै दुर्गा खरेलजी र प्रवीण बेडवालजीले गाउनु भएको अर्जुन पोखरेलजीले लेख्नु भएको संगीत फर्नु भएको गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्री चाहिँदैन मलाई तिम्रो बदलामा केही कुरै पाइँदैन संसारमै तिम्रो बदलामा दुनियाले खोट पाहुँदा तिमीलाई धेरै आएछु न मैले पछिको आयो धुना नथिया ओ नथिया नबन मन्छिया जुनी जुनी तिमीसँगै यात्रा गर्ने मन छ